सिधा कुरा प्रष्ट विचार उज्यालो नाइन्टी नेटवर्क कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूमा प्राविधिक मित्र सन्दीप र यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन आज अजर अमर गीतहरूको अन्ठानब्बे श्रृंखला र हामी भोलि उनान्सेमा गीतकार क्षेत्र प्रताप अधिकारी जसको गत वर्ष चैत्र तीस गतिको दिन निधन भएको थियो उहाँप्रति समर्पित गर्दैछौ र आजको अंक शुभारम्भ गर्नेछौ यो एउटा सुन्दर कविताको अंशबाट पृथ्वीसँग गाँसिएको रगतको इतिहासलाई पुज्दै अब म बसन्त भन्न चाहन्छु बसन्त जो पृथ्वीको आँखा हो जसबाट ऊ सपना देख्छे म पृथ्वीले देखेको सपना भन्न चाहन्छु यही सपना ममा कविताहरू उमार्छ जितेन्द्रको यो कविताको पंक्तिसँगै आजको अजर अमर गीतहरूमा नदीका कुराहरू गर्नेछौ आज नेपालको राजधानी काठमाण्डुमा बग्ने बागमती नदी सफाई आन्दोलनको सयौं हप्ता र अजर अमर गीतहरूको आगामी श्रृंखला सयौं श्रृंखला पुग्दाको यो दोसाँधमा यो दोभानमा हामी नदीका कुराकानी गर्नेछौं विश्वका प्रसिद्ध कृतिहरू नदीमाथि लेखिएका छन् मानव संस्कृति नदीको किनारबाट विकास भएको छ तर मान्छेले नदीलाई दुःख दिएका छन् नदीबाट सिक्नुपर्ने कुरा सिकेका छैनन् तर नदीलाई झन सताएका छन् रहिमन त्यसैले लेख्छन् रहिमन निर परवान बुढै पै सुझै नहीं रहीमन नीर परवान बुढै पै सुझै नही तैसे मूरख जान बुझै पै सुझै नहीं नदीसँगको यो प्रसंग आज जारी रहनेछ नदी गाथाका रूपमा तर आज कार्यक्रमको शुरूआतमा नदीलाई देशलाई आमाको रूपमा सम्मान गर्दै गाइएको स्वर सम्राट नारायण गोपालको एउटा अप्राप्य गीतबाट कुराकानी शुरू हुन्छ नारायण गोपालले महाकवि देवकोटा देखि लिएर बालकृष्ण समसम्मका गीत गाएका छन् बालकृष्ण समको एउटै गीतले स्वर सम्राट नारायण गोपालको विशाल पहिचान बनेको छ तर नारायण गोपालले नदीका पहाड़का हिमालका गाउँका दुःखका पीड़ाका सबै गीत गाएका छन् तर नदीको यति मिठो गीत गाएको माधव घिमिरेको शब्दमा मर्स्याङदी खोला नरमाइलो सुसाइरहेकोदेखि लिएर बालकृष्ण समको गीतमा आमाको रूपमा सम्बोधन गरिएको गीतसम्म हामी आइपुग्छौं आज यो गीत प्राप्त भएको छ अतृप्त पाण्डेबाट हुरी नचलेको भए कथा संग्रहका लेखक अतृप्त पाण्डेले आफै हामीलाई यो गीत उपलब्ध गराउनु भएको छ र उहाँले यो गीतका बारेमा उहाँकै हस्तगत लिपिमा लेख्नु भएको छ दाई नारायण गोपालको यो गीतमा उच्चारित आमा भन्ने शब्द नेपाली गायन इतिहासमा सम्भवत मैले सुनेको छँदै छैन दाई नारायण गोपालको यो गीतमा उच्चारित आमा भन्ने शब्द नेपाली गायन इतिहासमा सम्भवत मैले सुनेको छँदै छैन यो आफैमा सदा सर्वदा अजर अमर भएर रहने आशामा छु पुनः दाई नारायण गोपालमा सादर सलाम अतिरिक्त पाण्डेय Thank you. मिलाई जंगल भरी में हंगात औलाले आमाती मिलाई जंगल भरी में आकाशमा पाऊ सिर्के उठाऊ आँखामाथि लाऊ चन्द्र सूर्य झन्डा आकाशमा पाऊ तिमी कमाऊ देशलाई सजाऊ आमा तिमीबाट यही आश गरे तिमी कमाऊ देशलाई सजाऊ आमा तिमीबाट यही आश गर्छु

कथाकार अतिरिक्त पाण्डेले भन्नुभए जस्तै स्वर सम्राट नारायण गोपालको आवाज त्यो माथिबाट त्यो तलसम्म त्यो सप्तकसम्म त्यसरी चढ्ने र झर्ने आवाजलाई नेपाली जनजनले स्वर सम्राट भन्न पाउनु एउटा भाग्य थियो उपन्यासकार संगीत समालोचक पत्रकार पीटर जे कार्थकले यतिको गीत बनाउने कोही संगीतकार थिएन यतिको गीत गाउन सक्ने नारायण गोपाल जति कोही थिएन भनेर बीस साले संगीत भन्ने लेखमा लेख्नु भएको थियो पिटर जे कार्थक यो गीतको संगीतलाई लिएर शिवशंकरलाई धेरै धेरै बधाई दिन्छन् बालकृष्ण सम्मको शब्द शिवशंकरको संगीतमा नारायण गोपालको यो स्वर सदावर्तकालीन एउटा प्रस्तुति हो आज आमालाई नदीलाई र त्यो प्राणील जीवन दिने एउटा धरतीको सबैभन्दा अनुपम श्रृङ्गारलाई सम्मानपूर्वक यो कार्यक्रम समर्पित छ नदी भन्ने बित्तिकै मिखायल होपको चुपचाप बग्ने डन नदीको कृतिको कुरा हुन्छ नदी भन्ने बित्तिकै विश्व प्रसिद्ध कृतिहरूका कुरा हुन्छन् हेराक्लिस्टले फ्रागमेन्ट एकानब्बेमा लेखेका छन् पुस्तक पढ्नु र नदीमा नुहाउनु एउटै हो नदीमा मैले हिजो यहीँ नुहाएको थिएँ भन्न सकिँदैन किनकि पानी बगिसकेको हुन्छ र ठाउँ त्यही रहँदैन नो म्यान एभर स्टेप्स इन द सेम रिभर ट्वाइस फर इट्स नट द सेम रिभर एन्ड हि इज नट द सेम पर्सन फ्रेगमेन्टमा हेराक्लिसको यो भनाइसँगै नदीप्रतिको यो प्रणाम सान्दर्भिक छ तर अद्भुत र अनौठो कुरा के छ भने विश्वका धेरै मानवीय सभ्यता नदी किनारबाट शुरू भएको छ नायल नदीको किनारबाट काशी नदीको किनारबाट वरूण नदीको किनारबाट हामीले पढ्ने गरेको नेपालको वृहत शब्दकोश वरूण र काशी दुई नदी मिलिन ठाउँमा वाराणसीमा छापिएको हो हाम्रो वृहत नेपाली शब्दकोश बालचन्द्र शर्मा र बासु शशीले त्यही नदीमा पखालेर हामीलाई ल्याएर सप्रेम चढाउनु भयो त्यसरी हामी त्यो शब्दकोशसँग हुर्कियौं बसाईका चर्चित लेखक लीलबहादुर छेत्रीले ब्रह्मपुत्रको छेउछाउ लेखे विश्वप्रसिद्ध फिल्म निर्माता दीपा मेहताले वाटर फिल्म त्यसै विषयलाई लिएर बनाए गौतम घोषले अन्तर्जोली यात्रा लेख बनाए भूपेन हजारीका गुलजारले गंगा बैती हे भन्ने गीत गाएर नदीलाई सम्मान गरे दक्षिण अफ्रिकामा त नदीहरूको प्रतिस्पर्धा हुन्छ र नदीलाई ब्यूटी क्वीन रिभर नामबाट सम्मान पनि गरिन्छ हामी कहाँ हामीले नदी कुरूप बनाइरहेका छौं आज यही नदी प्रसंग जारी रहनेछ नदी गाथामा अजर अमर गीतहरू सुन्दै गर्नुहोला यही बागमती नदीमाथि अभिनेत्री सुषमा शाहीले आफ्ना खुट्टा डुबाउँदै तारादेवीको स्वरमा नातिकाजीको संगीतमा कवि और माधव प्रसाद घिमिरेको शब्दमा गाएकी थिइन् zulf ko khama काठमाडौँको किनारमा रहेको एउटा दोभान चौभारको दोभानमा अभिनेत्री सुषमा शाहीले बागमतीको पानीमा खुट्टा डुबाएर गाएको यो गीतले हामीलाई गोपाल इन्जुनको गीतसँग याद दिलाउँछ उहिले बाजेको पालामा भन्ने शब्द जोडिन आइपुग्छ त्यो खोलामा प्रकाश थापाले चलचित्र मनको बाँध सुटिङ गर्दा खोलाको पानी त्यस्तै थियो कविवर माधव घिमिरेले नदीसँग जोडेर लेखेको यो गीतसँग मर्स्याङदी खोला बागमती खोला यी धेरै खोलासँगको प्रसंग आज हामी जोड्नेछौं भारतका एक प्रसिद्ध लेखक प्रोफेसर अमृतलाल बेगड जसले भारतको अत्यन्त सुन्दर नदी नर्मदा नदी आफ्नो जीवनको पचास वर्षसम्मको यात्रामा घुम्नुभयो चौविस सय अठहत्तर किलोमिटर त्यो नदी घुमिएपछि बेगडले एउटा पुस्तक लेख्नुभयो सौन्दर्य कि नदी नर्मदा अमृतलाल बेगडले नर्मदा परिक्रमाको अन्तिम चरण सत्तरी वर्षको आयुमा आएर पूरा गरे दुई हजार छ सय चौबिस किलोमिटरको लामो यात्रा पूरा गर्ने उनी भारतका एक प्रथम नदी यात्री थिए उनले यात्रा शुरू गर्दा उनी अविवाहित थिए छोराछोरीसँग यात्रा शुरू गरे आफ्ना विद्यार्थीसँग यात्रा शुरू गरे बेगरजीको त्यो पुस्तक पढ्दा नर्मदाको नदीको साह्रै माया लाग्छ आजै भारतबाट प्रकाशित एउटा नयाँ पत्रिकामा बेगरजीको अन्तर्वार्ताको प्रसंग पनि आएको छ उनी नदीहरूको प्रतिस्पर्धा गर्नुपर्छ भन्ने प्रसंग उठाइरहेका छन् नदीलाई काठमाण्डुमा मती जोडिएको छ बागमती विष्णुमती प्रभावमती मती अर्थात स्वच्छ मनसँग जोडिएको छ तर हामीले मती बिगारेका छौं र बागमतीलाई बिगारेका छौं नदीलाई बिगारेका छौं हाम्रा कविताहरूमा बागमती साक्षी छ वा भूपी शेरसनको कवितामा टुकुचाका कुरा आउँछन् र नेवार भाषामा नदीलाई खुशी पनि भनिन्छ सामा खुशी कत्रो नदी थियो होला पहिला अहिले सुकेर कस्तो भयो नदीको गाथा गीतबाट जारी हुनेछ धना पौडेल हाम्रो ट्विटरमा हामीलाई मेन्सन गर्नुहुन्छ तारादेवीको आवाज अनि बेजोड शब्द संगीत अति प्रिय सदा सदाबहार भनेर लेख्नुहुन्छ कामरेड आशु लेख्नुहुन्छ केही साता सुन्न नपाएको अनलाइन आज चाहिँ लाइभ सुन्दैछु भनेर संघर्ष छेत्री लेख्नुहुन्छ आमा बारेको नारायण गोपालको यो गीतले नस्टल्जिक बनायो धन्यवाद अजर अमर गीतहरू धन्यवाद सामी दाजु भनेर भन्नुभएको छ तर यो धन्यवाद कथाकार अतिरिक्त पाण्डेजीलाई पनि जान्छ किनकि उहाँले नै यो गीत हामीलाई उपलब्ध गराउनुभयो दीपक पराजुली पोखराबाट लेख्नुहुन्छ धेरै धेरै बधाई छ त्यसै गरिकन सिएफ पोट्याटो प्राणिका एसी दिनेश रमेश कडेल धना पौडेलका विभिन्न प्रतिक्रियासँगै अब हामी अर्को गीततर्फ लाग्नेछौ यो गीतको चर्चा पनि नदीसँगै जोडिएको छ जीवनको लामो समय होटल व्यवसायमा बिताएका सहदेव शमशेर राणाले नदीकी बारेमा गीत लेखे र गाए नेपाली चलचित्रका प्रथम नायक शिवशंकर मानन्दले आफ्नै संगीतमा नदी किनारमा माछा मार्दा नदी किनार माछा मार्दा सुनको बाला पाए बाला कटको भनी हिँड्दा क्षणों बीत जाए नदी किनार माथा मारता तुमको बाला पाए बाला को भनी हिड़दा क्षणों बीत जाए यति राम्रो बाला लाउने कस्तो होला हात गोरा होला मिठा तिम्रो सिन्दुर भर्या मात यति राम्रो बाला लाउने कस्तो होला हात गोरा होला निधा तिम्रो सिन्दुर भर्या माथ नदी की नरमा था मर्दा तुमको बाला पाए बाला कसो भनी हृदय जो मृग फाग्लान् जो बन्देकी जुन नथ लाउने तिमीलाई होला भाग्य मानिस आँखा जुत्ता मृग फाग्लान् जो बन्देकी जुन नथ लाउने तिमीलाई होला आगे मानी नदी किनार माथा मार्गा तुमको बाला पाए बाला कसको भनी हिड़दा सानो गीत गाए हामी जस्ता अभावीलाई दर्शन दिए हुन्छ बोल्नु पनि पर्ने छैन गाइदिए पुग्छ हामी जस्ता भागीलाई दर्शन दिए हुन्छ बोल्नु पनि पर्ने छैन गाइदिए पुग्छ नदी किनार माछा मार्दा तिनको बाला पाए बालाकटको भनी हिँड्दा सानो गीत गाए नदी किनारमै जन्मिएका गायक संगीतकार गीतकार शिवशंकरको यो आवाज नदी जतिकै सुललित सरल असुरम सुरम्य छ काठमाण्डुको टंकेश्वरको किनारमा आवासित शिवशंकर मानन्दर नेपाली संगीत आकाशमा र नेपाली चलचित्रमा पहिलो नायक थिए उनको यो आवाज सहदेव राणाको गीतबाट हामीले लिएका थियौं यसबाहेक मानिक रत्नले अरू धेरै नदीका गीतहरू पनि गरेका छन् हामी ती गीतलाई पनि चर्चा गर्नेछौ तर प्रसंगवश नदीका बारेमा कुराकानी गर्ने अमृतलाल बेगडको पचास वर्ष लामो यात्रिक जीवनका बारेमा नदीका बारेमा उनले दिएको सानो अभिव्यक्ति यहाँ साभार गर्न मन लाग्यो कहिलेकाहीँ म आफैलाई सोध्छु मैले यात्रा नगरेको भए म जिउँदो हुन्थे कि हुन्थिन हरेक पटक म यही जवाब पाउँछु यदि म यात्रामा नहिँडेको भए मेरो जीवन व्यर्थ हुन्थ्यो मेरो जन्म नर्मदा परिक्रमाका लागि नै भएको हो उनलाई सोधिएको एउटा प्रश्न छ कुन चाहिँ आन्तरिक बलले तपाईँ यात्रा गर्दै हुनुहुन्छ उनी भन्छन् भ्रमण लालसा वान्डर लस्ट घुम्नुको आनन्द नै हो नर्मदाका अतिरिक्त उनले अन्य धेरै नदी पनि घुमेका छन् र नदीकै बारेमा उनले धेरै कृति पनि लेखेका छन् नर्मदा नै मेरो गोकुल नर्मदा नै मेरो वृन्दावन भनेका छन् उनले नदी र पहाड़को सम्बन्धमा उनले भनेका छन् पहाड़ त नदीको माइती हो पहाड़ सधैँ समाधिस्थ ऋषिहरू जस्तै हो त्यहाँ जानका लागि नदीले पनि रुचि गर्छ पञ्चमढीको पहाड़ मलाई त्यतिकै मनपर्छ उनले धेरै नदीहरूका कुरा गर्दा युरोपका नदीका पनि कुरा गरेका छन् विश्वकवि रविन्द्रनाथ ठाकुरको शान्ति निकेतनमा क्षितिज मोहन सेन हजारी प्रसाद द्विवेदी राम किङ्कर बैज विनोद बिहारी मुखर्जीसँग अध्ययन गरेका अमृतलाल बेगड जुत्ता लगाएर जुत्ता नलगाइकन नदीको यात्रा गर्न रूचि राख्ने एक यात्री थिए र उनको यात्रा अझै पनि नदीको किनारमा जारी छ जुन नदीका लागि भारतका प्रसिद्ध अभिनेता अमीर खान शवना आजमी सामाजिक कार्यकर्ता मेधा पाटेकर वृत्तचित्र निर्माता आनन्द पटवर्धन लड़ाई लड़िरहेका छन् र हाम्रो नदीको लागि पनि अब लड्नेहरू जुर्मुराएका छन् यो नदीले हामीलाई कुनै रोसी खोला वा कुनै रोदी खोला वा कुनै दन्ते कथाको पात्र जस्तो नबनाओस् भन्ने हाम्रो कामना छ ए महिमाको लाले बगायो गएको हिउँदामा देखेको सानी अहिले पो मलाई छक्कायो अमृत बाजेको पालामा बाजेले भन्थ्यो हेर्थेमा बिहानी देउ 라마헤ర్ পিয়ানো কে ভাই জি কোড়ো মাহেত এক করি বার সামা পুজি মতা কে ও বাতা ইত সামা গরমা রহে সুতাম হেర్দাম টোলো হে বুহারি হেర్দাম সানো হে সুতাম হেర్দাম টোলো হে বুহারি হেర్দাম সানো হে बुहारी हातैमा छुरी ठुलाकी हो कानैमा नि चेप्टे सुन नाकैमा झम्के फुलाकी हरियो पोतेमा तिलहरी हातैमा छुरी होला कि हाम्रो त सानोमा कन्सीको उमेर भन्दा नि जिउ ठुलो उमेर पुग्दामा बुढीमा देख्ला आज नै झमझम उमेर पुग्दामा बुढीमा देख्ला आज नै झमझम दिउ ठुलो 갔데이 લઈ જાને હોઈ ઇને રાખી કર મતสุરી कोशी खोलाका किनार बस्ने यी दुई प्रेमी प्रेमिका हुन् गोपाल युञ्जन र मिरा राणा गोपाल युञ्जनको संकलनमा यो गीत थियो रोशी खोलाको व्याख्या गरिएको बाजेको प्रसंग पनि छ हिजै मात्र नेपाली संगीतका एक अद्वितीय प्रतिभा जसलाई म्युजिक मेस्ट्रो भन्न सकिन्छ किशोर गुरूङले नेपाली साहित्यमा पहिलो पटक संगीत सम्बन्धी संगीतको आवश्यक शब्दकोष प्रकाशन गरेका छन् हिजो राष्ट्रिय नाचगरको भवनमा यसको विमोचन भएको छ उनले यो पुस्तक उनका हजुरबुवा उजिर सिंह गुरूङलाई जो रिसिङ गाउँ तनुबाट मुगलान पसेका थिए उनलाई समर्पण गरेका छन् अम्बर गुरूङ नारायण गोपाल गोपाल युञ्जन अरूणा लामा तारादेवी शिवशंकर दीपश्रेष्ठ आदिका गीतहरूमा गिटार वादन गरेका र नेपाली संगीत र विशेष गरेर घाँटो नृत्यमाथि पीएचडी गर्दै गरेका किशोर गुरूङले यो पुस्तक लेखेका हुन् नेपाली संगीतमा यस किसिमको पुस्तक यो पहिलो प्रकाशन हो यसलाई सविता गुरूङले प्रकाशन गरेका छन् संगीतको आवश्यक शब्दकोश किशोर गुरूङले घाँटो नृत्यमाथि पीएचडी गर्दै गरेको अप्रकाशित कृतिबाट विश्वमा पहिलो पटक गार्लन इन्साइक्लोपीडियामा यो उद्धित भएको छ यो नेपालीको निम्ति एउटा गर्वको कुरा हो किशोर गुरूङले हाइडलबर्ग युनिभर्सिटी जर्मनी सेन्ट लरेन्स युनिभर्सिटी न्यूयोर्क आईसीएमपीसी कन्फरेन्स इटली सेम सेमिनार अमेरिकामा नेपाली लोक संगीत विषयहरूमा धेरै शोध प्रस्तुत गरेका छन् भने उनी नेपालबाट गिटारमा शास्त्रीय गिटारमा अध्ययन गर्न मौका पाउने पहिलो व्यक्ति थिए उनका बारेमा वर्षेक जेठुङ जर्मनीको पत्रिका त्यसै गरिकन थाइल्याण्डको द नेशन भारतको द टेलिग्राफले किशोर गुरूङका सांगीतिक पक्षका बारेमा प्रशस्त लेखेका छन् यो नेपाली संगीतको अत्यन्त महत्वपूर्ण पुस्तक प्रकाशन भएकोमा किशोर गुरूङलाई पनि हाम्रो हार्दिक बधाई अम्बर गुरूङका पुत्र किशोर गुरूङले नेपालको अहिलेको राष्ट्रगान सयौं थुङ्गा फूलको गीतको संगीत संयोजन पनि किशोर गुरूङले नै गरेका थिए फेरि एकपटक किशोर गुरूङलाई बधाई ज्ञापन गर्दै नदी गाथामा हामी जोडिनेछौं रत्न थापा शिवशंकर र मानिक रत्नको त्रिवेणीमा नाला सङ्ग सोधे गाउँ तिम्रो खोजी खोजी आएको छु मायालु म तिमीलाई साथी रोजी चौतारी मलिन आउनु है हो चौतारी मलिन आउनु है कि होल्यू तिमी दैलो मत्ती बाली मन मन जापी मेरो रात मनाऊ खाली मन मन जापी मेरो रात मनाऊ खाली आए को छुमाया लुमा तिमीलाई साथी रोजी चौतारी मलिन आउनु है गीत म तिम्रो दिलको हाल बयाज बुझी बस कहीँ न बसेरा बरसातमा रुझी रुझी बस कहीँ नबसेर बरसातमा रुझी रुझी आएको छु मायालु म तिमीलाई साथी रोजी चौतारी मलिन आउनु है हो, हो, हो आजको यो अन्ठानब्बे अजर अमर गीतहरूको श्रृंखलालाई शुभेच्छा व्यक्त गर्नुभएको छ अनन्त कटवाल कुमारजङ कार्की विमल डाङ्गी राजेश्वर उदय सविता वैदे कृष्ण केसी दिनेश रावत समीक्षा गेवाली सुभाष केसी सुशीला सिलवाल जोगमेर माझी र त्यसै गरिकन नेपाल नेपाली सुयोग गजल संगम पगवादी दर्शक श्रोता सञ्जाल भगवान पोखरेल सबै शुभेच्छुकहरूले र यहाँ कुमारजङ कार्की लेख्नुहुन्छ यो नदी माता सफाईका सम्पूर्ण अभियन्ताहरूमा हार्दिक नमन नेपालीहरू सभ्य जाति हुन् र छन् भन्ने सन्देश प्रभावको लागि भनेर लेख्नु भएको छ भने अनन्त कटवाल लेख्नुहुन्छ भर्खरै सुन्न पाए सुन्नै पर्ने आजको स्पेशल एपिसोडका निम्ति धन्यवाद भनेर युए आबुधाबीबाट अनन्त कटवाल विमल डाङ्गी जो हाम्रा प्रसिद्ध लोक गायक पनि हुनुहुन्छ उहाँ न्यूयोर्कबाट लेख्नुहुन्छ आज सबै परिवारसँगै बसेर कालजै गीतहरूको प्रस्तुति सुन्दैछौ भर्खरै न्यूयोर्क आइपुगेकी मेरी जीवन संगिनी सरिता अनि छोरी प्राञ्जली अनि अजर अमर गीतलाई बहुतै चाखलेर सुन्दैछौ भनेर लेख्नु भएको छ राजेश्वर उदय पाल्पाबाट लेख्नुहुन्छ तानसेनमा बेलुकादेखि पानी परिरहेको छ बत्ती निभ्ने बेला भइरहँदा छटपट्टि असाध्यै भयो आज अजर अमर गीत सुन्न नपाइने भयो भनेर तर भगवानले सुनिदिएछन् प्रार्थना लाइभ सुन्न सकिने भयो स्वर सम्राज्ञी अरूणा लामा र प्रसाद श्रेष्ठको स्वरमा कान्छी फिल्मको गीत कल कल छल छल निर्मल बगी जाने पानीको बोल छोडी जानेको के आशा गीत सुन्न सकिन्छ कि भनेर लेख्नु भएको छ सविता वैद्य लेख्नुहुन्छ हजुरहरूको यो टीमलाई सदा प्रणाम यो कार्यक्रमको सफलताको शुभकामना भनेर लेख्नु भएको छ हाम्रा कथाकार अतृप्त पाण्डे लेख्नुहुन्छ रमेश विकल्पको अविरल बग्दछ इन्द्रावती नदीकै कविता नदीकै कृति थियो भने गायक शैलेश सिंह श्रीचरण श्रेष्ठको पाँच कक्षामा पढ्नुपर्ने कविता सानी नदी पर्वतबाट झर्छिन सम्झना गर्नुहुन्छ लेखनाथ पौडेलको कविता पो हो कि भनेर पनि उहाँले लेख्नुभएको छ कवि मुरारी सिगदेलले पनि नेपाली कृतिमा नदीका बारे लेखेका धेरै कृतिहरूलाई सलाम भन्नुभएको छ बागमती सफाईलाई लिएर सक्रिय भएका सबैलाई सम्झना गर्दै धेरै शुभेच्छुकहरूले हाम्रो फेसबुकमा हामीलाई सन्देश पठाउनु भएको छ समय उब्रिएछ भने हामी सबैलाई साभार गर्नेछौ अब अर्को गीत छ नदीकै बारेमा यो नदीको गीत गायक संगीतकार मदन कृष्णले प्रस्तुत गर्नुभएको छ शक्ति बल्लभको संगीतमा रूपमा बितेछ यो छोटो जिन्दगानी रेशम कति बग्यो कति बग्यो 嘟嘟。 कति बग्यो कति बग्यो कवि नोर्देन रुम्बाको शब्दमा चन्दन लम्जेलको संगीतमा डेजी बराइलीको स्वर यो नदी गाथाको यो श्रृंखलामा प्राविधिक कारणले मदन कृष्ण श्रेष्ठको स्वर र शब्दमा रहेको गीत शक्ति बल्लभको संगीतको यो बागमती नदीप्रति अत्यन्त सम्मानका साथ तयार पारिएको यो गीतलाई प्रस्तुत गर्न चाहन्छौ प्राविधिक मित्र सन्दीपको सहयोगले पानी सुक्यो बागमतीमा आगो लाग्यो बनमा यो मायाको मन ताले बोल्न थाल्यो मनमा यो मायाको मौन ताले बोल्न थाल्यो मनमा लाए सुपने हो कि यो खोला को पानी सधै लाए सुपने हो कि यो खोला को पानी बगर झै हुने भोकी मेरो गाँव पहिरो कतै गए छ कि मेरो रन बनमा यो मायाको मन ताले फुल्न थाल्यो मनमा यो मायाको मन ताले फुल्न थाल्यो मनमा हाम्रो ट्विटर उज्यालोमा हामीलाई दिपेन्द्र पाण्डेले मेन्सन गर्नुभएको छ दाई तपाईँको अजर अमर गीती कार्यक्रममा हामीले सुन्न नपाएको गीतहरू सुन्न पाउँदा म अत्यन्त आफूलाई भाग्यमानी ठानिरहेको छु भनेर लेख्नु भएको छ दिपेन्द्र पाण्डेले नै लेख्नु भएको छ यो नदीको विषयमा बनेको मिठो साथै मधुर स्वरमा गीत सुन्दा लाग्छ प्रकृतिले हामीलाई हरेक चिज दिएको छ यो उहाँको सूचनासँगै र उहाँको यो अभिव्यक्तिसँगै आजको कार्यक्रमबाट विदा हुन चाहन्छौ र आगामी वैशाख एक गते बिहान आठ बजे ललितपुरको होटल सामुराईमा अजर अमर गीतहरूको सयौं श्रृंखलाको प्रवेशको सन्दर्भ र नयाँ वर्षको शुभकामना आदान प्रदानको क्रममा हामी एउटा भेटघाट कार्यक्रम आयोजना गर्दैछौ यहाँ उपस्थित हुन सक्नु सक्नुहुनेछ र हाम्रा आदरणीय गीतकार कालीप्रसाद रिजालले अजर अमर गीतहरू र नेपाली गीत संगीतका बारेमा आफ्नो विचार व्यक्त गर्नुहुनेछ आठ बजे बिहान नव वर्षको पहिलो दिन अजर अमर गीतका मित्रहरूसँगको भेटघाट यो जानकारीसँगै कान्तिपुरलाई माया गर्ने कान्तिपुरको सम्पदालाई माया गर्ने सबै स्रष्टाहरूले सम्मानपूर्वक सिर्जेको राममान त्रिषितको यो रचना नातिकाजीको संगीत लोचन भट्टराईको यो गीतसँगै सन्दीप र मलाई विदा दिनुहोस् कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज मुक्त विचार उज्यालो नाइन्टी नेटवर्क अहिले रातिको दस बज्यो यो मुना चियाको समय हो हर उत्सव हर मौसममा मुना कता जाँदैछ देश कता जाँदैछ हाम्रो समाज र के भइरहेको छ हाम्रै वरिपरि बजार राजनीति र सामाजिक शक्तिहरूले कुन बाटो लिँदैछन्